हजुर रेडियोभिजन एकानब्बे दशमलव छ मेगार्समा आज पनि कार्यक्रम मुक्तक मालाको समय सुरु भइसकेको छ आज पनि प्रविधि संयोजनमा मसँग कविताजी हुनुहुन्छ म मदन भण्डारी रहनेछु तपाईँहरू समक्ष रातको एघार बजीसम्म तपाईँले हामीलाई एकानब्बे दशमलव छ मेगा आर्समा पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा अनि त्यस्तै गरेर W W W dot radiovision dot com dot NP log on गरेर संसारभर एकैसाथ अहिले सुनिरहनु भएको हुनुपर्छ तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा हार्दिक स्वागत हार्दिक नमस्कार उचाइमा पुग्न मूल्य चुकाउनै पर्दो रहेछ उचाइमा पुग्न मूल्य चुकाउनै पर्दो रहेछ पसिना र आँसु पनि लुकाउनै पर्दो रहेछ गगन चुम्दा तम्ब गर्दै शिर ठाडो पारे पनि धरती हेर्न त्यही शिर झुकाउनै पर्दो रहेछ धरती हेर्न त्यही शिर झुकाउनै पर्दो रहेछ आहा यो मिठो मुक्तक मुक्तकार सौरभ कारणजितजीको आजको कार्यक्रम मुक्तक मालामा मुक्तकार सौरभ कारमजी जीका यिनै चुस्किला मुक्त करबहरूसँगै मुक्तकको सिलसिला सुरु गर्न चाहे आजको यस कार्यक्रममा हामी मुक्तक सुन्नेछौँ मुक्तक त सधैँ भनेकै हो नि सुनेकै हो नि भन्नुहोला मेरो आवाजमा भने होइन हाम्रा प्रिय मुक्तकारहरूको आवाजमा केही समय अघि काठमाडौँको बालाजुमा भएको मुक्तक वाचनको श्रृङ्खला आजको यो वसाइमा रहनेछ तेह्र वर्ष परदेशमा रहेर तेह्र वर्ष पश्चात देश आउनुभएका प्रिय मुक्तकार सौरभ कारणजीतजीले आयोजना गर्नुभएको यो वृहत मुक्तक भेलामा वाचन गरिएका मुक्तक आज मसँग छन् मुक्तकको बारेमा चर्चा परिचर्चा अनि मुक्तक वाचनमा आदरणीय मुक्तकारहरू आवाज शर्मा सुनिल अधिकारी सौरभ कारणजीत सचिन सरोवर विष्णु थापा विमल झा मनोज सिल्वाजी उहाँ उपस्थित नहुनु भए पनि उहाँको मुक्तक भन्ने कार्यक्रममा वाचन भएको थियो सीता प्याकुरेल निश्चल आँसु घायल जमुना रोक्का अमृता प्याकुरेल प्रकाश बस्नेत कफाडी गणेश प्रसाद खतिवडा आदित्य हरियाल गेवाली तेज कार्की प्रमोद खड्का शान्ति शर्मा शिवराम खड्का आर्य आयुषा र शिला कार्कीजीले मुक्तक प्रस्तुत गर्नुभएको कार्यक्रममा के कस्ता मुक्तक वाचन भए त म तपाईँहरू समक्ष राख्नेछु अहिलेलाई भने कार्यक्रमको सुरुवातमा एकैछिन देशलाई सम्झ्यौँ एउटा गीत सुनौँ तत्पश्चात आउनेछु काठमाडौँको वालाजुमा भएको मुक्तको आसन लिएर यो निकै नै मिठो गीत पश्चात तपाईँलाई कार्यक्रममा पुनः स्वागत छ अब पनि हामी सुन्नेछौँ चर्चित मुक्तकारहरू अनि भव्य मुक्तक यो मजा म लिनेछु तपाईँ लिनुहुनेछ कार्यक्रम मुक्तक मालाबाट हामी लिनेछौँ अहिलेलाई भने मुक्तक वासनको क्रमलाई जोड्न चाहन्छु एकजना मुक्तकार तिन मुक्तक हामी सुन्नेछौँ मुक्तकारले आफ्नो नाम सँगसँगै क्रमशः मुक्तक जोड्दै जानुहुनेछ अबको क्रममा कार्यक्रमको सुरुवातमा मुक्तक वाचनको निमित्त आउँदै हुनुहुन्छ आदरणीय प्रिय मुक्तकार आवाज शर्मा नमस्कार म आवाज शर्मा कास्की मेरो मुक्तक वाचन गर्न चाहन्छु चढाउँदैमा दैत्य दैव बन्ने कुनै फूल होला र चढाउँदैमा दैत्य दैव बन्ने कुनै फूल होला र गधालाई धोई गाई बनाउने मूल होला र चढाउँदैमा दैत्य दैव बन्ने कुनै फूल होला र गधालाई धोई गाई बन्ने कुनै मूल होला र उस्तैलाई शक्ति दिऊ आफ्नो जीवन अर्पिएर सबैभन्दा मूर्खको हो शहीद भन्दा भूल होला र सबैभन्दा मूर्खको को शहीद भन्दा भूल होला र अर्को मुक्तक वाचन गर्न चाहन्छु दिन उही रात उही पात्रै न हो फरक भएको दिन उही रात उही पात्रै न हो फरक भएको अरू जस्तै हो हाँडी गाउँ जात्रै न हो फरक भएको दिन उही रात उही पात्रै न हो फरक भएको अरू जस्तै हो हाँडी गाउँ जात्रै न हो फरक भएको सधैँ सधैँ मर्ने गर्थ्यो सधैँ सधैँ मरेकै छ सधैँ सधैँ मर्ने गर्थ्यो सधैँ सधैँ मरेकै छ किन शङ्ख पुग्छन् होला कात्रै नहो फरक भएको किन शङ्ख पुग्छन् होला कात्रै न फरक धन्यवाद नमस्कार म सौरभ कारणजित स्थायी ठेगाना पाटन ललितपुर हाल बेल्जियममा विगत तेह्र वर्षदेखि बसोबास गर्दै आइरहेको छु मैले एक लाइन भूमिका बाँध्नै पर्ने हुन्छ मैले कुनै पनि ठाउँमा आफ्नो मुक्तको वाचन गर्दा मेरो एउटा मापदण्ड छ सबभन्दा पहिलो म आफ्नो जन्मदातालाई समर्पण गर्दछु भने अन्तिम चाहिँ मेरो जन्मभूमिलाई समर्पण गर्छु मेरो पहिलो मुक्त कोही अनि केही हुन्न धरतीमा आमा समान कोही अनि केही हुन्न धरतीमा आमा समान आमाको सामु केही होइन मन्दिर र भगवान कोही अनि केही हुन्न धरतीमा आमा समान आमाको सामु केही होइन मन्दिर र भगवान ईश्वर सबै ठाउँमा पुग्न नसकेरै आमा बनाए ईश्वर सबै ठाउँमा पुग्न नसकेर आमा बनाए आमा नै त हुन् यस धरतीमा ईश्वरको पहिचान धन्यवाद मेरो दोस्रो मुक्त छ जति नै चाहे पनि आँसु लुकाउने घर हुँदैन जति नै चाहे पनि आँसु लुकाउने घर हुँदैन कहाँ कहिले झर्छ आँसुको त कुनै घर हुँदैन जति नै चाहे पनि आँसु लुकाउने घर हुँदैन कहाँ कहिले झर्छ आँसुको त कुनै भर हुँदैन असह्य पीड़ा हुँदा भक्कानिने गर्छु बरसातमा असह्य पीडा हुँदा भक्कानिने गर्छु बरसातमा झरीमा रुच्दै रुँदा यो आँसु देखिने डर हुँदैन झरीमा रुच्दै रुच्दा रुँदा यो आँसु देखिने डर हुँदैन धन्यवाद र मेरो अन्तिम उत्तक यो जन्मभूमिलाई समर्पण गरेर तिमीले देखाएको बाटो मैले बिर्सेको छैन तिम्रो घाउ र त्यसको खाटो मैले बिर्सेको छैन तिमीले देखाएको बाटो मैले बिर्सिएको छैन तिम्रो घाउ र त्यसको खाटो मैले बिर्सिएको छैन विदेशी भूमि त केवल कर्मस्थल मात्रै हो नेपाल आमा तिम्रो माटो मैले बिर्सिएको छैन नमस्कार म विष्णु थापा घर कागेश्वरी मनोराई काठमाडौँ मेरो मुक्तक यसरी सुरु हुन्छ पहिलो मुक्तक मेरो कोहीलाई नजिक परेको मनपर्छ कोहीलाई टाढा सरेको मनपर्छ कोहीलाई सिउँदो भरेको मनपर्छ कोहीलाई झन्झट टरेको मनपर्छ कोहीलाई नजिक परेको मनपर्छ कोहीलाई टाढा सरेको मनपर्छ कोहीलाई सिउँदो भरेको मनपर्छ कोहीलाई झन्झट टरेको मनपर्छ बुझे बुझे बल्ल बुझे मन पर्ने र पराउने कुरा बेग्ला बेग्लै हुँदो रहेछ कोहीलाई आँखा तरेको मनपर्छ कोहीलाई माया गरेको मनपर्छ दोस्रो विश्वास नै छैन भन्छौ फेरि किन पत्याउँछौ मलाई टाढा भई दिउँला भन्दै फेरि किन अत्याउँछौ मलाई विश्वास नै छैन भन्छौ फेरि किन पत्याउँछौ मलाई टाढा भई दिउँला भन्दै फेरि किन अत्याउँछौ मलाई माया गर्छु थाहा छ तिमीलाई बदलामा खुर्की सुन्छु माया गर्छु थाहा छ तिमीलाई बदलामा खुर्की सुन्छु नसालु प्यार पिलाई फेरि किन मत्याउँछु मलाई मेरो अन्तिम तेस्रो मुखुट छ के होला यो माया प्रेम मायाको अभावमा रुन्छ मान्छे आठ हौसला माया पाउँदा चन्द्रमा निस्कुन्छ मान्छे के होला यो माया प्रेम मायाको अभावमा रुन्छ मान्छे आठ हौसला माया पाउँदा चन्द्रमा निस्कुन्छ मान्छे आफ्नो आफ्नो बुझाइ अनुसार मायाको अर्थ फरक माया नपाई तिरस्कृत हुँदा प्राय एक्लो हुन्छ मान्छे माया नपाई तिरस्कृत हुँदा प्राय एक्लो हुन्छ मान्छे धन्यवाद नमस्कार म विमल झा म सिधै मुक्तकतिर गएँ पहिलो मुक्त छ मलाई बुझ्ने त्यो नजर प्यारो लाग्न थाल्यो मलाई बुझ्ने त्यो नजर प्यारो लाग्न थाल्यो तीखो नजरको झन असर प्यारो लाग्न थाल्यो मलाई बुझ्ने त्यो नजर प्यारो लाग्न थाल्यो तीखो नजरको झन असर प्यारो लाग्न थाल्यो सहयात्रीको प्यारो साथले नै होला सायद सहयात्रीको प्यारो साथले नै होला सायद गन्तव्य भन्दा त सफर प्यारो लाग्न थाल्यो अब दोस्रो छ अचानक आफ्नो बन्छन् जो कहिले भेटिएको हुँदैन अचानक आफ्नो बन्छन् जो कहिले भेटिएको हुँदैन उही आफ्नो मान्नुपर्ने जसलाई हेरिएको हुँदैन अचानक आफ्नो बन्छन् जो कहिले भेटिएको हुँदैन उही आफ्नो मान्नुपर्ने जसलाई हेरिएको हुँदैन कुनै कुनै सम्बन्ध त बडो अनौठो हुने संसारमा कुनै कुनै सम्बन्ध त बडो अनौठो हुने संसारमा जुन मनले भुल्दैन तर भाग्यमा नै लेखिएको हुँदैन जुन मनले भुल्दैन तर भाग्यमा नै लेखिएको हुँदैन अब तेस्रो एकै वस्तुस्थितिबारे मान्छेले फरक फरक धारणा किन लिन्छन् एकै वस्तुस्थितिबारे मान्छेले फरक फरक धारणा किन लिन्छन् जुन कुरालाई म सेतो देख्छु तर अरू कालो भनेर किन चिन्छन् एकै वस्तु स्थितिबारे मान्छेले फरक फरक धारणा किन लिन्छन् जुन कुरालाई म सेतो देख्छु तर अरू कालो भनेर किन चिन्छन् थाहा छैन मान्छेको दृष्टिकोणलाई खै कुन चिजले फरक पार्छ भनी थाहा छैन मान्छेको दृष्टिकोणलाई खै कुन चिजले फरक पार्छ भनी राति सँगै निस्कने उनी जुन मलाई आवाराको नाम किन दिन्छन् राति सँगै निस्किने उनी जुन मलाई आवाराको नाम किन दिन्छन् धन्यवाद नमस्कार म निश्चल आँसु घायल घरमोरङ म मुक्त नै सुरु गर्छु फटाफट आफ्ना बन्दै आए मुटुमा छुरा धसेर गए आफ्ना बन्दै आए मुटुमा छुरा धसेर गए छिनभरमै आफ्नो मान्छे पराई बनेर गए आफ्ना भन्दै आए मुटुमा छुरा धसेर गए छिनभरमै आफ्ना मान्छे पराई बनेर गए माया मोह पैसासँग जोखे आज निर्दयले माया म पैसासँग जोखे आज निर्दयले कति कठोर रहेछ मन स्वार्थभित्रै डुबेर गए धन्यवाद अर्को मुक्त नरौ भन्छु परेलीले आँसु थाप्न सक्दिन यहाँ नरौं भन्छु परेलीले आँसु थाम्न सक्दिन यहाँ कलेजीको ज्वाला यादले मार्न सक्दिन यहाँ सँगै जिउने सँगै मर्ने केवल झुटो वचन रहेछ सँगै जिउने सँगै मर्ने केवल झुटो वचन रहेछ म पनि त तिमीलाई छोडी एक्लै बाँच्न सक्दिन यहाँ नरौ भन्छु परेलीले आँसु थाम्न सक्दिन यहाँ आत्थासम्म भन्न नपाई सडकमाच ढले भने आत्थासम्म भन्न नपाई सडक माझ ढले भने कति आँसु झार्छौ होला प्रवासमै म मरे भने आत्थासम्म भन्न नपाई सडक माझ ढले भने कति आँसु झार्छौ होला प्रवासमै म मरे भने दुखियाको कर्म प्यारी तातो घाममा खट्नुपर्छ दुखियाको कर्म प्यारी तातो घाममा खट्नुपर्छ बिन्ती प्यारी दुःख नल्याउ पिल्सी घाइते भने आत्थासम्म भन्न नपाई सडक माझ ढले भने धन्यवाद मेरो नाम जमुना रोका म मुक्तक वाचन गर्ने अनुमति चाहन्छु मलाई मेरो सगरमाथा ठाडै चाहिन्छ मलाई मेरो सगरमाथा ठाडै चाहिन्छ नसाभरि बग्ने रगत गाडै चाहिन्छ लेख चढ्दा बेची झर्दा सुस्ताउने चौतारीमा मेरै मनको बर पिपल साँडै चाहिन्छ अबिर हुन सक्छ पाखा पखेरा सहारेर झर्दा म पर्खी बस्नु बिसौनीमा तिम्रो मन बारेर झर्दा म थकित बटुवासरी सम्झनामा निधाएँ भने म कतै संसार जित्नेछु मनको बरपिपल सारेर झर्दा म बाटो बिराएर दूर कतै गए भने जाँदा जाँदै अदृश्य वायु भए भने नखोज्नु नखोज्नु पदचाप नपछ्याउनु छाया त्यो छायासँगै उल्टै यतै कतै रहे भने त्यो छायासँगै यति कतै भए भने मुक्तक माला तपाईँ सुनिरहनु भएको छ रेडियो भिजन एकानब्बे दशमलव छ मेघार्समा काठमाडौँको बालाजुमा केही समय अघि सम्पन्न विशेष मुक्तक वाचन कार्यक्रम म आज जोडिरहेको छु तपाईँहरू समक्ष सोही कार्यक्रमतर्फ नै म तपाईँलाई लिएर जान चाहन्छु अबको क्रममा आउँदै हुनुहुन्छ प्रिय मुक्तकार सुनिल अधिकारी नमस्कार म सुनिल अधिकारी काठमाडौँबाट म मेरो मुक्तक मुक्तक वाचन गर्दैछु न भोक न चिन्ता न जिउको सुर्ता दिन्छ न जिउँदो छोड्छ न त ज्यान नै लिन्छ न भोक न चिन्ता न जिउको सुर्ता दिन्छ न जिउँदो छोड्छ न त ज्यान नै लिन्छ चिसो चिता माथिको लास जस्तै हो प्रेम न निप्छ निभाएर त्यो न बोलेरै सकिन्छ अर्को मुक्तक छ मेरो दुई रात बीच उदाउने पल्ने सुनौलो दिन हुन्छ दुई दुःख बीचको अवधि त्यो सुखको छिन हुन्छ दुई रात बीच उदाउने पल नै सुनौलो दिन हुन्छ दुई दुःख बीचको अवधि त्यो सुनौ सुखको छिन हुन्छ सुख दुःख समय चक्र हो तलमाथि भइरहन्छ नै सुख दुःख समय चक्र हो तलमाथि भइरहन्छ नै सुखमा हाँस्छ मान्छे दुःखमा सधैँ मलिन हुन्छ मेरो तेस्रो मुक्तक छ शब्द रूपी मोहजाल बुनेर मलाई कसैले भ्रम नछरे हुन्छ म भित्रको आगो निल्ने छैन कोसिस कसैले नगरे हुन्छ शब्दरूपी मोहजाल बुनेर मलाई कसैले भ्रम नछरे हुन्छ म भित्रको आगो निम्ने छैन कोसिस कसैले नगरे हुन्छ म आगो चपाउँछु आगै ओकल्छु तिरस्कार गर्छन् जसले म आगो चपाउँछु आगै ओकल्छु तिरस्कार गर्छन् जसले मेरो प्रतिस्पर्धी म स्वयं हुँ अरू कोही नजिकै नपरे हुन्छ नमस्कार मेरो नाम सीता प्याकुरेल घर धादिङ र अहिले विशालनगर चण्डोलमा बस्दैछु तीनवटा मुक्तकहरू वाचन गर्छु म सरासर पहिलो मुक्तक यसरी सुरु हुन्छ मुखमा राम राम हजुरको बगलीमा छुरा हुन्छ मुखमा राम राम हजुरको बगलीमा छुरा हुन्छ यस्तो तालले सहितको सपना खै के पूरा हुन्छ कलम हुनु पर्थ्यो हातमा कोर्न देशको नक्सा जहाँ कलम हुनु पर्थ्यो हातमा कोर्न देशको नक्सा जहाँ उसको वरिपरि केवल सुन्दरी र सुरा हुन्छ दोस्रो मुक्त वाचन गर्छु म दुनियाको नजरमा जो असल अनि ज्ञानी हुन्छ दुनियाँको नजरमा जो असल अनि ज्ञानी हुन्छ भित्रभित्रै ऊ कसैको राजा अनि रानी हुन्छ दुनियाँको नजरमा जो असल अनि ज्ञानी हुन्छ जे जे भयो अन्जानमा नभन्नुहोस् महाशय जे जे भयो अन्जानमा नभन्नुहोस् महाशय सबैभन्दा बढी गल्ती यहाँ जानी जानी हुन्छ सबैभन्दा बढी गल्ती यहाँ जानी जानी हुन्छ तेस्रो तथा अन्तिम मुक्तक वाचन गर्न चाहे मैले बदमासीको पनि त हद हुन्छ नि यार बदमाशीको पनि त हद हुन्छ नि यार गुलाब हुँ भन्दैछ उनीको झार यी मान्छेको जातको नि गजब छ चर्ती कला यी मान्छेको जातको नि गजब छ चर्ती कला पिण्ड खाने बेलामा गर्नुपर्ने प्यार नमस्कार मेरो नाम गणेश प्रसाद खतिवडा गर्सो लुखुम्बु बोक्रा फेर पाप फेर नयाँ जीवनसँग तिम्रो भेट हुनेछ देश विदेश जता जाऊ परिचय नेपाली ठेट हुनेछ बोक्रा फेर पात फेर नयाँ जीवनसँग तिम्रो भेट हुनेछ देश विदेश जता जाऊ परिचय नेपाली ठेट हुनेछ आफ्नो उत्पत्ति भुल्नुहुन्न पर्छ आफ्नो शक्ति आफ्नो उत्पत्ति भुल्नुहुन्न चिन्नुपर्छ आफ्नो शक्ति जरा फेर्न खोज्यौ भने तिम्रो अस्तित्व नामेट हुनेछ जरा फेर्न खोज्यौ भने तिम्रो अस्तित्व नामेट हुनेछ अर्को मुक्त अलिक छटौलो खालको छ दुख्दा पनि पोल्दा पनि घाउ दोषी हुँदैन रे जति बढोस् दिनै पछि भाउ दोषी हुँदैन रे दुख्दा पनि पोल्दा पनि घाउ दोषी हुँदैन रे जति बढोस् दिनै पछि भाउ दोषी हुँदैन रे हट्टा कट्टा सोझो युवा घर छेउ देख्दाखेरि हट्टा कट्टा सोझो युवा घर छेउ देख्दाखेरि शङ्का गर्ने तरुणीको दोषी हुँदैन अर्को क्रम लेख्ने कोसिस गरेका छु चिलाए घाउको फोका लुतो होला पिलो हुन्न घरैको कर्कलो काटी ठड्याउ खुड्किलो हुन्न चिलाए घाउको फोका लुतो होला पिलो हुन्न घरैको कर्कलो काटी ठड्याउ खुड्किलो हुन्न नसक्ने भा बिरालाको गलामा भिर्न घन्टी त्यो नसक्ने भा बिरालाको गलामा भिर्न घन्टी त्यो मरेको बाघको जुङ्गा उखेल्ने आँटिलो हुन्न मरेको बाघको जुङ्गा उखेल्ने आँटिलो हुन्न नमस्कार म अदिति अर्याल गेवानी घर चाहिँ गुल्मी आज म मुक्तक वाचन गर्न गइरहेको छु मेरो पहिलो मुक्तक कोमल फुल झैँ फक्रिएर झर्न पाए हुन्थ्यो कोमल फुल झैँ फक्रिएर झर्न पाए हुन्थ्यो समाजमा नाम राख्ने काम गर्न पाए हुन्थ्यो दुश्मनलाई नै अँगालेर आफ्नो बसमा पारी त्यसपछि चाहिँ हाँसी हाँसी मर्न पाए हुन्थ्यो त्यसपछि चाहिँ हाँसी हाँसी मर्न पाए हुन्थ्यो मेरो दोस्रो मुक्त जिन्दगीका भोगाईहरू धेरै भोगे मैले पनि जिन्दगीका भोगाईहरू धेरै भोगे मैले पनि दुःखलाई नै सुख मान्दै स्वीकार गरे जहिले पनि दुःखलाई नै सुख मान्दै स्वीकार गरे जहिले पनि सफलताको शिखर चुम्न सधैँ कोसिस गर्नुपर्छ सानोतिनो कुरा भनी हेप्ने होइन कहिले पनि सानोतिनो कुरा भनी हेप्ने होइन कहिले पनि मेरो तेस्रो मुक्तक जन्म घर बिर्सी पराई घरमा पाइला मोडेदेखि जन्म घर बिर्सी पराई घरमा पाइला मोडेदेखि माया लुत्यो आमाको न्यानो काग छोडेदेखि न त यो मन खुसी भयो न त रहर पूरा भए पढाइको हातको सिन्दुर अनि घुम्टो ओडेदेखि पढाइको हातको सिन्दुर अनि घुम्टो ओडेदेखि धन्यवाद नमस्कार म तेज कार्की झापाबाट केही मुक्तकहरू वाचन गर्न गइरहेछु लेखेर व्यक्त गर्न नसकिने जीवनमा लागेको एउटा अङ्कुशलाई त्यागेर नत्यागिने उकुस मुकुस चिन्ता र चिन्तनको जुलुसलाई लेखेर व्यक्त गर्न नसकिने जीवनमा लागेको एउटा अङ्कुशलाई त्यागेर नत्यागिने उकुस मुकुस चिन्ता र चिन्तनको जुलुसलाई निभाउन नसकिने रहेछ मित्र नसुक्ने आँसुको सरोवरले पनि निभाउन नसकिने रहेछ मित्र नसुक्ने आँसुको सरोवरले पनि आक्रोश मौन चितकार अनि आगोले मनमा छल्केका बुझलाई दोस्रो मुक्तक मेरो सट्टा रमाउ तिमी म त आधा मासुमा छु मेरो सट्टा रमाउ तिमी म त आधा मासुमा छु दुख्दा मलाई चस्स छाती मुटु कता टासुमा छु कोछौ टाढा पुर्याउ याद सक्छौ भने बिर्सनलाई कोछौ टाढा पुर्याउ याद सक्छौ भने बिर्सनलाई नसोध्नु है खबर प्रिया सधैँ म त आँसुमा छु तेस्रो मुक्त जंगली राजा हो भन्नेले पनि चुपचाप गुफामा बसेको देखेको छु चितवासको लागि जहरपूर्ण सर्पहरू दुलोमा पसेको देखेको छु कुनै दिन लोकतन्त्र हुनेछ पतन नेताले गर्न नसक्दा यसको जतन किनकि छुनै नसक्ने ताराले पनि भुइँमा बेगले खसेको देखेको छु नमस्ते म शान्ति शर्मा काठमाडौँबाट केही दिन अगाडि मात्रै एउटा बोक्सीको हल्ला चलेको थियो मैले त्यसैको विषयमा एउटा लेखाएको छु पहिला म त्यही भन्छु सक्छस् भने सबैमा मानवीय चेतना भर्दै सरकार सक्छस् भने सबैमा मानवीय चेतना भर्दै सरकार नत्र सबै महिलालाई बोक्सी घोषणा गर्दै सरकार सत्ताको रसबस र राधाहरूको सकस कहाँ मिल्नु सत्ताको रसबस र राधाहरूको सकस कहाँ मिल्नु तै तै बरु सबै अपराध जिन्दाबादको पर्चा छर्दै सरकार तैतै बरु सबै अपराध जिन्दाबादको पर्चा छाड्दै सरकार दोस्रो टाढा छाडी आयौ किन धुकधुकिला आज टाढा छाडी आयौ किन धुकधुकिला आज बाछ्यौ कसो गरी हावा सोध्दै थियो साँझ टाढा छाडी आयौ किन धुकधुकिला आज बाछ्यौ कसो गरी हावा सोध्दै थियो साँझ मनभरि उनैलाई राखेकी छु सजाएर मनभरि उनैलाई राखेकी छु सजाएर भनिदिए उनी बस्छन् मेरै मुटु माझ भनिदिए उनी बस्छन् मेरै मुटु माझ मेरो तेस्रो मुक्त सम्झिराख्नु सम्झिराख्नु बसन्त र शिशिर उस्तै हुन्न प्रिय सम्झिराख्नु बसन्त र शिशिर उस्तै हुन्न प्रिय भमराले फूल चुम्छ काँडातिर छुन्न प्रिय सम्झिराख्नु बसन्त र शिशिर उस्तै हुन्न प्रिय भमराले फूल चुम्छ काँडातिर छुन्न प्रिय छान्नुपर्छ विवेकले खोलिकन मनको आँखा छान्नुपर्छ विवेकले खोलिकन मनको आँखा पुतलीको सङ्गदेखि झुसिल किरा रुन्न प्रिय पुतलीको सङ्गदेखि झुसिल किरा रुन्न प्रिय धन्यवाद नमस्कार म शिवराम हड्का काठमाडौँ इन्द्रायणी बस्छु म मेरो मुक्तक यानि कि म रुबाई भन्छु अहिले र एउटा मुक्तक भन्छु पहिलो रुबाई यस्तो छ बिके सबै भाषा भेष लौ न बचाऊ बिके सबै भाषा भेष लौ न बचाऊ रहे नहै केही शेष लौ न बचाऊ बिके सबै भाषा भेष लौ न बचाऊ रहे नहै केही शेष लौ न बचाऊ गरुडले जिउँदो साप क्वाप झैँ कोरिटीले खायो देश लौन बचाऊ कोरिटीले खायो देश लौन बचाऊ दोस्रो रुबाई वचनका छुराले छिनाल्यौ मिनाक्षी वचनका छुराले छिनाल्यौ मिनाछी झिरैमा उनेको बनायो नि बसनका वचनका छुराले छिनाल्यौ मिनाथी धिरैमा उनेको बनायो नि छ उस्तै दुरुस्तै परेली र झरना छ उस्तै दुरुस्तै परेली र झरना नयनले भिजेको सिरानी छ साथी नयनले भिजेको सिरानी छ साथी अब एउटा मुक्तक भनौँ सरलाई समर्पित जतासुकै हेरे पनि उनकै झल्को आउँछ स्वरूप सर जतासुकै हेरे पनि उनकै झल्को आउँछ जति कोल्टे फेरे पनि उनकै झल्को आउँछ जतासुकै हेरे पनि उनकै झल्को आउँछ जति कोल्टे फेरे पनि उनकै झल्को आउँछ आजभोलि मलाई पनि के के हुन्छ के के स्वरूप सर आँखा पट्टी बेरे पनि उनकै झल्को आउँछ धन्यवाद नमस्कार म प्रमोद खड्का घर गोदावरी र मेरो पहिलो मुक्त यसरी सुरु हुन्छ ईश्वर ठानी पत्थरलाई छुनु कोही के अर्थ भयो ईश्वर ठानी पत्थरलाई छुनु को के अर्थ भयो डाँको छोडी सबका सामु रुनु रुनुको के अर्थ भयो ईश्वर ठानी पत्थरलाई छुनुको के अर्थ भयो नाको छाडी सबका सामु रुनुको के अर्थ भयो भक्तहरू जिन्दगीभर दुखी हुनुपर्छ भने भक्तहरू जिन्दगीभर दुखी हुनुपर्छ भने मन्दिर मस्जिद देवालय हुनुको के अर्थ भयो मन्दिर मस्जिद देवालय हुनुको के अर्थ भयो दोस्रो मुक्त बदनामीले लिपिएका नामहरू बस्छन् बदनामीले लिपिएका नामहरू बस्छन् बातै पछि छुरा चल्ने हजामहरू बस्छन् बदनामीले लिपिएका नामहरू बस्छन् बातै पछि छुरा चल्ने हजामहरू बस्छन् विधाताको बदला हो या हो भद्दा मजाक विधाताको बदला हो या हो भद्दा मजाक यो मुलुकमा दया शून्य दयारामहरू बस्छन् यो मुलुकमा दया शून्य दयारामहरू बस्छन् र अन्तिम मुक्त पत्याउनै गाह्रो सम्झाउनै गाह्रो क्षण हुन्छ पत्याउनै गाह्रो सम्झाउनै गाह्रो क्षण हुन्छ जब आफ्नाकै कुरा चिल्ला मनमा ग्रहण हुन्छ पत्याउनै गाह्रो सम्झाउनै गाह्रो क्षण हुन्छ जब आत्माकै कुरा चिल्ला मनमा ग्रहण हुन्छ ए बलात्कृत मन महाभारत साक्षी छ बुझ्त ए बलात्कृत मन महाभारत साक्षी छ बुझ्त आफन्त बाटो नै त द्रौपदीको चिर हरण हुन्छ नमस्कार म अमृता प्याकुरेल मेरो घर दादिङ र यहाँ केटिएम चार चण्डलमा बस्छु मेरो पहिलो मुक्तक छ घरकी एक्ली छोरी लैजाउ मलाई ढुङ्गाको मनफोरी लैजाउ मलाई घरकी एक्ली छोरी लैजाऊ मलाई ढुङ्गाको मनफोरी लैजाऊ मलाई सक्छौ भने आऊ बचाउनलाई पिए सक्छौ भने आऊ बचाउनलाई पिए कात्रोभित्रबाट चोरी लैजाऊ मलाई मेरो दोस्रो मुस्तक ए काली मलाई धेरै नभन है काली ए काली मलाई धेरै नभन है काली बरु दिदी लैजानु भनिदिउँला साली ए काली मलाई धेरै नभन है काली बरु दिदी लैजानु भनिदिउँला साली म भन्दा त दस वर्ष जेठो रहेछौ तिमी म भन्दा त दस वर्ष जेठो रहेछौ तिमी गाउँकी सोझी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 देशको लागि गर्न सकेको जन्मेको सार हुन सक्छ उसको पारिलो घाम होस् तब न मजा हुन्छ पुसको पारिलो घाम होस् तब न मजा हुन्छ झुरुम झुरुम बदाम होस् तब न मजा हुन्छ पुसको पारिलो घाम होस् तब न मजा हुन्छ झुरुम झुरुम बदाम होस् तब न मजा हुन्छ लागेपछि सबै परिवारहरू लाखा पाखा तिम्रोमा जरुरी काम होस् तब न मजा हुन्छ न त गधालाई धोएर गाई हुन्छ न मन्त्रीका बथानले भलाइ हुन्छ न त गधालाई धोएर गाई हुन्छ न मन्त्रीका बथानले भलाइ हुन्छ छाड्नुहोस् कविज्यू देशको चिन्ता गर्न बेकारमा प्रेसर मात्रै हाई हुन्छ बेकारमा प्रेसर मात्रै हाई हुन्छ धन्यवाद नमस्कार म आर्य आयुषा घर सिन्धुपाल्चोक म मुक्तक सुरु गर्छु पहिलो मुक्तक यस प्रकार छ बिरबललाई बिरबल नै रहन दिनुहोस् अकबर नबनाउनुहोस् बीरबललाई बिरबल नै रहन दिनुहोस् अकबर नबनाउनुहोस् मूर्ख मनुवा कमजोर हुन्छ बालुवाको घर नबनाउनुहोस् हजुरलाई पनि महापापीहरूको सूचीमा राख्नु पर्ला हजुरलाई पनि महापापीहरूको सूचीमा राख्नु पर्ला हे भगवान कि खुट्टा बनाइदिनुहोस् कि सफर नबनाउनुहोस् बिरबल नै रहन दिनुहोस् अकबर नबनाउनुहोस् अनि दोस्रो मुक्तक छ माटो चोरी हुन्छ कसम ढुङ्गा चोरी हुन्छ माटो चोरी हुन्छ कसम ढुङ्गा चोरी हुन्छ को पक्रन्छौ जब तिम्रै आँखा चोरी हुन्छ माटो चोरी हुन्छ कसम ढुङ्गा चोरी हुन्छ आउँछ पक्कै आउँछ त्यो दिन पनि आउँछ आउँछ पक्कै आउँछ त्यो दिन पनि आउँछ पेट भर्नलाई तिहानबाटै मुर्दा चोरी हुन्छ माटो चोरी हुन्छ कसम ढुङ्गा चोरी हुन्छ तेस्रो मुक्तक यही बस्तीमा बारम्बार धाइरहेछु यही बस्तीमा बारम्बार धाइरहेछु भालुलाई महापुराण बताइरहेछु रावणको राज्य हो भन्ने जान्दा जान्दै रावणको राज्य हो भन्ने जान्दा जान्दै पागलमा रामको कथा सुनाइरहेछु यही बस्तीमा बारम्बार धाइरहेछु भालुलाई महापुराण सुनाइरहेछु धन्यवाद नमस्ते म सचिन सरोवर घर मेरो धादिङ मेरो पहिलो मुक्त कहिले हाँसो कहिले आँसु मिलाइदिन सक्छ च्यातिएका मनका पाना सिलाइदिन सक्छ कहिले हाँसो कहिले आँसु मिलाइदिन सक्छ च्यातिएका मनका पाना सिलाइदिन सक्छ जिब्रो फलामको भए अझ के के गर्थ्यो होला कहिले हाँसो कहिले आँसु मिलाइदिन सक्छ च्यातिएका मनका पाना सिलाइदिन सक्छ जिब्रो फलामको भए अझ के के गर्थ्यो होला नहुँदा पनि त गहिरो चोट दिलाइदिन सक्छ नहुँदा पनि त गहिरो चोट दिलाइदिन सक्छ दोस्रो मुक्तक जिन्दगीको गोरेटोमा खड़ा हुन्छन् थुप्रै घुम्तीहरू अप्ठ्याराहरू सधैँ जुनेली रात कहाँ मिल्छ झेल्नुपर्छ निष्पट अध्याराहरू जिन्दगीको गोरेटोमा खड़ा हुन्छन् थुप्रै घुम्तीहरू अप्ठ्याराहरू सधैँ जुनेली रात कहाँ मिल्छ झेल्नुपर्छ निष्पट अध्याराहरू समयको दौरान बीच परिस्थिति यस्तो पनि आइदिन्छ जब हुन्छ हामीलाई साथको महसुस पाखा लाग्छन् प्याराहरू जब हुन्छ हामीलाई साथको महसुस पाखा लाग्छन् प्याराहरू मेरो अन्तिम मुक्तक बाहिर जस्तै भित्र देखाउने ऐनाको खाँचो छ को दुश्मन को मित्र देखाउने ऐनाको खाँचो छ बाहिर जस्तै भित्र देखाउने ऐनाको खाँचो छ को दुश्मन को मित्र देखाउने ऐनाको खाँचो छ यहाँ पाइला पाइलामा छल कपट चल्ने गर्छ प्रतिबिम्ब झै चरित्र देखाउने ऐनाको खाँचो छ प्रतिबिम्ब झै चरित्र देखाउने ऐनाको खाँचो छ धन्यवाद नमस्कार म शिलास्तु भक्तपुरबाट मेरा मुख सेन्सेटिभ हुन्छ अहिलेसम्म वाचन गरेको छुइनँ मेरी आमा राखेकी छु मैले मेरा यहाँ खामा मेरी आमा मेरी आमा राखेकी छु मैले मेरा यहाँ आँखामा सेम धौता बनिदिन्छन् आमा हर बाधामा मेरी आमा राखेकी छु मैले मेरा यहाँ आँखामा घट्दैन आकार घट्दैन आकार मेरो जहाँ जाउँ जता जाउँ म घट्दैन घट्दैन आकार मेरो जहाँ जाउँ जता जाउँ म टेक्ने धरती दूरको गगन पानी र यो हावामा मेरी आमा राखेकी छु मैले मेरा यी आँखामा दोस्रो मुक्त बाडुल्की लागे यता उता सम्झिएछ क्यारे <laughs> आवाज दादा बाडुलकी लागे यता उता सम्झिएछ क्यारे पत्थर जस्तो मन पनि त्यो पग्लिएछ क्यारे सपनीमा देखे आज सपनीमा देखे आज रसाका थिए नयन उसका सपनीमा देखे आज रसाका थिए नयन उसका मेरो जस्तै विगतको घाउ चर्किएछ क्यारे <laughs> तेस्रो मुक्त त्यता चोट लाग्दा यता नदुखे चाहिँ गर्यो भने न हो यता चोट लाग्दा यता नदुखे झै गर्यो भने दिलको प्रस्ताव दिलले नै नसुने झै गर्यो भने यता चोट लाग्दा यता नदुखे झै गर्यो भने दिलको प्रस्ताव दिलले नै नसुने झै गर्यो भने भन भोलि के गर्छौ भन भोलि के गर्छौ इसारामा म सरे अन्तै भन भोलि के गर्छौ इसारामा म सरे अन्तै मनको चाह यहाँ खाले नबुझे झै गर्यो भने काठमाडौँमा भएको मुक्तको आसनको श्रृङ्खला हामी सुनिरहेका छौँ आजको लागि भने हामी अन्तिम तीन मुक्तक वाचन सुन्नेछौँ अबको क्रममा आउँदै हुनुहुन्छ विमल झाजी मनोज सिलवालजीको मुक्तक वाचनको निमित्त आदरणीय दाजु मनोज सिलवाल गोदावरीबाट हुनुहुन्छ उहाँको मुक्तक म यहीँ पढेर सुनाउन चाहे परेलीको कुनाबाट तिम्रो पीडाको आभास हल्क्यो परेलीको कुनाबाट तिम्रो पीडाको आभास हल्क्यो ढाँट्न छाड्नु बहिनी तिमी गालामा आँसु टल्क्यो परेलीको कुनाबाट तिम्रो पीड़ाको आभास झल्क्यो ढाँट्न छाड्नु बहिनी तिमी गालामा आँसु टल्क्यो खुसी नै छु भन्थ्यौ सधैँ मैले सोद्धा जहिले पनि खुसी नै छु भन्थ्यौ सधैँ मैले सोद्धा जहिले पनि सुखी तिम्रो जिन्दगीमा के गरेर आगो सल्क्यो सुखी तिम्रो जिन्दगीमा के गरेर आगो सल्क्यो उहाँकै अर्को दोस्रो मुक्तक खोज्दै हिँडे स्वदेशमा विदेश मानी कामहरू खोज्दै हिँडे स्वदेशमा विदेश मानी कामहरू कति कुरे कति पर्खे विदेश जाने लामहरू खोज्दै हिँडे स्वदेशमा विदेश मानी कामहरू कति कुरे कति पर्खे विदेश जाने लामहरू साहुको ऋण शिरमा घरको बोझ कहाँ थापी साहुको ऋण शिरमा घरको बोझ कहाँ थापी खर्चेको छु महँगो मोल जवानीका दामहरू खर्चेको छु महँगो मोल जवानीका दामहरू उहाँको अन्तिम पखालेनी आकाशहरू बादल अझै कालो छ पखालेनी आकाशहरू बादल अझै कालो छ कति झेल्छौ तिमीले झेल्ने मेरो पालो छ पखालेनी आकाशहरू बादल अझै कालो छ कति झेल्छौ तिमीले झेल्ने मेरो पालो छ रसाउलान अतीतहरू नखुल्नु है गाँठो तिमीले रसाउलान अतीतहरू नखोल्नु है गाँठो तिमीले आँसुले निथुक्कै भिजेको मेरो यो सङ्गालो छ आँसुले निथुक्कै भिजेको मेरो यो सङ्गालो छ धन्यवाद श्रोता आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि तपाईँको क्षेत्रमा यस किसिमको कार्यक्रम गर्न मन छ र तपाईँले त्यसलाई आफ्नो अडियो फाइलमा सुरक्षित गर्नुभएको छ भने हामीलाई पठाउन सक्नुहुन्छ हामी यसरी नै तपाईँहरू समक्ष कार्यक्रममा तपाईँको मुक्तको वाचनलाई राख्नेछौँ मलाई यो रेकर्ड फाइल पठाएर सहयोग गर्नुहुने आदरणीय प्रिय मुक्तकार दाजु सौरभ कारमजितजीलाई धेरै धेरै धन्यवाद कार्यक्रम सुन्दै जाँदा मुक्तक पठाउन मनभयो सँगै प्रतिक्रिया बाँड्न मनभयो भने Muktakmala at the rate Gmail dot कममा तपाईँले मेल गर्न सक्नुहुन्छ मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडीमा मेसेज गर्न सक्नुहुन्छ कार्यक्रम सुनेर यो समयसम्म साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद श्रोता प्रविधि समीक्षणका निमित्त कविताजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि सुटुक्का सम्झँदै मदन भण्डारी आजलाई पनि छोड्छु मिठा मिठा सपना सबै तपाईँकै भागमा परुन् शुभरात्री जय मुक्ताक नेपाली नेपालको माया छैन कि छैन नेपाली नेपालको माया छ कि छैन हाम्रा पुर्खा सतलजदेखि टिस्टासम्म हाक्ने हाम्रा पुर्खा सतलजदेखि तीस्ता समाहाक्ने हामी किन बाँच्नलाई अरूको मुख ताक्ने हाम्रा पुर्खा सतलजदेखि किष्टा समाहाक्ने हामी किन बाँच्नलाई अरूको अनि बिनै बाँच्न सक्ने हाम्रा बहिनी आमा अनि बिनै बाँच्न सक्ने हाम्रा बहिनी आमा आज छोरी लाज नबेच खुटमा बिरामा नेपाली त्यही पुर्खाको कृतार्थ पारागत सखी छैन त्यही पुर्खाको कृतार्थ पारागत सखी छैन काँधमा हिमाल कि उठ्ने तागत सखी छैन नेपाली नेपालको माया सखी